भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ आजको एकल कविता वाचन लिएर प्राविधिक साथी सङ्घर्ष विष्टका साथ म अच्युत घिमिरे आइपुगेको छु हरेक शनिबार राति सवा नौ बजेदेखि दस बजेसम्म उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ तपाईँ एकल कविता वाचन सुन्न सक्नुहुन्छ तपाईँको मोबाइलमा रहेको उज्यालो एप्लिकेशन उज्यालो बाट पनि तपाईँ हाम्रो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ साथै उज्यालो अनलाइन डट कमबाट पनि अहिले यो कार्यक्रम सुनिरहनु भएको छ आजको एकल कविता वाचनमा मैले कवि राधा पौडेललाई लिएर आइपुगेको छु चितवन भरतपुरमा उहाँ भएको हो सामाजिक अभियन्ताको रूपमा हामी उहाँलाई चिन्छौँ पेसाले नर्स हुनुहुन्छ मैले नर्स हो तपाईँ भनेर अघि यो कार्यक्रममा छिर्नुभन्दा अगाडि सोद्धाखेरि नर्सको ब्रोड परिभाषा के हो क्लिनिकल नर्स मात्रै हो र भनेर मलाई प्रतिप्रश्न गर्नुभयो कवि राधा पौडेललाई मैले अझ तपाईँ समक्ष चिनिने गरी बताउनु पर्दा दुई हजार सत्तरी सालमा उहाँको पुस्तक खलङ्गामा हमलाले मदन पुरस्कार पाएको थियो त्यो पुस्तक प्रकाशित भइसकेपछि अझ धेरै समूहमा उहाँ पुग्नुभयो मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहाडी भूभागमा धेरै काम गरिसक्नु भएको छ उहाँसँग उहाँको सामाजिक अभियन्ता पाटोका कुराकानी पनि कोट्याउँदै उहाँका कविता पनि सुन्दै गर्छौँ हामी आज राधाजी तपाईँलाई स्वागत छ नमस्कार धन्यवाद कविता लेख्नुहुन्छ र आज त्यो कविता पढ्नको लागि मैले बोलाएको छु मैले तपाईँलाई पहिलो प्रश्नै राख्छु कहिलेदेखि लेख्न थाल्नुभयो कविता कविता त बच्चैबाट लेख्थेँ अनि स्कुलमा पनि प्रस्तुत गर्थेँ स्कुलमा थुप्रै पटक चाहिँ प्रतियोगितामा आएको छु अनि स्टाफ नोट्स पढ्दाखेरि मेरो कविता पहिलो भाषा मैले आफैले प्रस्तुत गरेको त बिएड गर्ने बेलामा सप्तगण्डकीमा पनि मेरो कविता पहिलो भएको छ होइन तर त्यतिखेर चाहिँ मैले आफूले प्रस्तुत गर्न पाइनँ किनभने मेरो अस्पतालमा चौबिस घन्टाको ड्युटी थियो बेहोस गर्ने नर्स म त्यतिखेर अनि साथीलाई तैँले प्रस्तुत गरिदेऊ न भनेर अनि गर्नुभयो तर त्यो कविता फर्स्ट भयो भनेपछि लेख्ने चाहिँ त्यो के हुन्छ मनमा थाहा छैन होइन लेखेपछि आनन्द लाग्छ अनि लेख्ने चाहिँ बच्चैबाट हो तर कस्तो खालको भने नि मेरो घरमा लेखिस राम्रो गऱ्यो धन्यवाद अथवा स्याबास भन्ने लेख लेख भन्ने खालको नहुने अनि देखाउँदाखेरि पनि हो कि होइन कसलाई देखाउने त्यस्तो खालको उकुस मुकुस कति बेला त अब लेख्यो आँपको मुनि बसी लेख्यो त्यहीँ फाल्यो होइन कतिपय बेला घरमा भित्र पनि घर राम्रो थिएन पानी परे पाइने नै छिर्ने हावा आयो हावाले उडाउने खालको थियो त्यस्तो हुँदाखेरि त्यसको खास सुरक्षित गर्न सकिएन र अहिले पनि कतिपय त हराइरहन्छन् होइन अब आज यहाँ आउने भन्दाखेरि खोजेको कविता पनि भेट्दै नभेटेर शास्ति भएको थियो अनि चाहिँ लेखिरहन्छु अलिअलि भेटिएका मध्येबाट एउटा सुनाउ त अहिले <laughs> मेरो यो यो अहिले यसको शीर्षक चाहिँ शान्तिका पाइलाहरू परेवाको जोडी उड्यो परेवाहरू उडे सेता सेता परेवाहरू जहाँ हजारौँ मानिसहरू खाँदा खाँदै मरेका थिए नाच्दा नाच्दै उडेका थिए कतिले आमा भन्न पाएनन् कतिले पानी पाएनन् कतिको लासै चिनिएन कतिको लासै भेटिएन हुलहालमा सतीगति गरेका क्षणहरू आँखैमा छ टुहुराहरू गर्वे टुहुराहरू खोज्दैछन् तिनका बाउआमा बाउआमाहरू कुर्दैछन् ढोकेरी बोल्दैनन् काग पनि सबेरै आउन्नन् कोइली पनि कहिल्यै जसले जे भने पनि आजसम्म पेट भोक्कै छ हर नाङ्गै छ गाई भेडा नै हुन् मेरा साथी बम र बारुदको मुस्लोबाट भाग्दा भाग्दै बाँचेको म सायद ए शान्ति खुन्द बाँचेको होला बाटो उस्तै गाह्रो छ बम छैन तर बारुदको भुङ्रो तात्तै छ अँध्यारो उस्तै उकाली ओह्राली पनि तर पनि थाकेको छैन हिँडिरहेको छु उडिरहेको छु तिनै परेवाको जोडीसँगै सेता सेता परेवाको हुलासँगै आँपको बोटमुनि बसेर पनि कविता लेखिदिन्थे भन्नुहुन्छ होइन हिँड्दा हिँड्दै पनि फुराइदिन्थे कविता कविताहरू धेरै फुर्दा रहेछन् झन् जुम्लामा त लामो समय बस्नुभयो तपाईँ पुस्तक नै जुम्लामाथि छ त्यो लगायत पहाडी क्षेत्र धेरै घुम्नुभयो त्यहाँको जनजीवन देखेर पनि त कविताहरू निकै होला नि फुर्छन् फुर्छन् मधेस पनि हिँडेको छु मधेसमा नै काम गरेको छु मधेसमा नै फुर्छन् तर धेरै किन हो कुनै पश्चिमतिर जाँदा धेरै फुर्छन् तपाईँ चितवनको मान्छे पश्चिम पहाडी क्षेत्रमा त्यहाँभन्दा नि पश्चिम अझ मैले मध्यपश्चिम नेपालको सन्दर्भमा सुदूरपश्चिमको पहाडहरूमा कसरी कुन मोटिभेट कुन मोटिभले पुग्नुभयो तपाईँ एकदम मनबाट उद्वलित भएर जानुभयो कि काम गर्दा गर्दै त्यहाँ पुग्नु भएको मेरो अचम्मको कहानी छ म साढे चार पाँच वर्ष हुँदाखेरि बासँग सुत्ने होइन बासँग लोरी गाउने सबैको त्यस्तै हो अनि बाले बालाई मैले खास गुनासो गरेको हो कि मेरो चप्पल छैन मेरो चाहिँ पेन्सिल एकदम ठुटे पेन्सिल दिने यस्तो किचकिच गरेको मैले बाले चाहिँ म गरिब भयो भनेर गुनासो गर्दा बाले मलाई फकाएर होइन गरिबहरू त जुम्लामा छन् मैले जुम्लामा गरेँ हेरेँ तिमी त एकदम भाग्यमानी बच्चा हो राम्रो बच्चा हो राम्रो पढ्नुपर्छ ठुलो भएपछि त्यहाँ गएर सेवा गर्नुपर्छ मैले केही गर्न सकिनँ भनेर भन्नुभएको थियो अनि बेला बेला बाले त्यो कुराहरू भनिरहने होइन अब हामीले विभिन्न प्रसङ्गमा त्यो कुराहरू आउँदाखेरि चाहिँ म साँच्ची नै त्यहाँ गएर सेवा गर्नुपर्छ भन्ने थियो र मैले बिएन गरिसकेँ नर्सिङमा बिएन र हेल्थ एजुकेसन मास्टरसँगै गरेको हो त्यो गरिसकेपछि चाहिँ मेरो थाई जागिर थियो थाई जागिरलाई छोडेर बा आमालाई पनि सल्लाह नगरिकन म चाहिँ जुम्ला हिँडेको कुम्लो बोकेर हिँड्नु भयो हजुर बा सन्तुष्ट हुनुहुन्छ अहिले तपाईँले गर्नुभएको देखेर सन्तुष्ट हुनुहुन्छ सुरुमा चाहिँ अलिकति कस्तो भने माओवादीको बेलामा गएको नि त म अन्ठाउन्न सालमा जतिखेर एकदम उत्कर्षको बेला थियो अनि जसलाई पनि आफ्नो छोरी त्यहाँ जान्छ फेरि बत्ती छैन टेलिफोन छैन केही छैन अनि अलिकति अप्ठ्यारो मान्नु भएको थियो अनि बिचमा जब मैले एकदमै स्वयंसेवकको हिसाबले काम गर्ने निर्णय गरेँ त्यतिखेर अलिकति मतलब मसित म प्रति अब प्रत्यक्ष भन्न सकिनँ बुझ्छु नि होइन गुनासो थियो जस्तो लाग्छ तर अहिले चाहिँ अब उहाँलाई यो यस्तै हो यसले यसले गर्न खोजेको कुरा नगरी द्वन्द्वको बेला तपाईँलाई माओवादी वा सरकार पक्षबाट कुनै अप्ठ्यारो त परेन नि अब किताब पढ्नेहरूलाई राम्रोसँग थाहा छ अब पर्यो किन नपर्ने यो जुन यो कविताको आशय नै त्यही हो होइन म चाहिँ मेरो आशय अप्रिय कुनै त्यस्तो थिएन थिएन र थियो पनि हजुर आज राधा पौडेल हुनुहुन्छ कवि राधा पौडेल उहाँका कविता सुन्दैछौँ हामी खलङ्गामा हमला दुई हजार सत्तरी सालमा उहाँको प्रकाशित पुस्तक र यही पुस्तकका लागि उहाँले दुई हजार सत्तरी सालको मदन पुरस्कार पनि पाउनुभएको छ राधाजी तयार भयो अर्को कविता <laughs> अघि तपाईँले भने जस्तै कविता चाहिँ त्यही सहर जाँदै म त्यही सहर फर्काउँदैछु भन्ने शीर्षकमा छ यो चाहिँ डेडिकेट गरेको नै जुम्लालाई हो म त्यही सहर फर्काउँदैछु जहाँ म मरेर बाँचे बचेर मरे जसले मलाई रुन सिकायो बाँच्न सिकायो म त्यही सहर फर्कँदैछु जसले मलाई फर्केर हेर्न सिकायो आफैलाई प्रश्न गर्न सिकायो तिनै प्रश्नहरूको उत्तर खोज्दै खाल्टा खुल्टीमा माटो भर्दै नयाँ नयाँ बिउहरू छर्दै म त्यही सहर फर्कँदैछु ढल्केको उमेर लुलो खुट्टै भए नि शान्तिको बुगुल फुक्न मित लाउँदै सँगसँगै बाँच्न म त्यही सहर फिर्दैछु ढटेलोको काँडा बाटैभरि भए नि स्याउ र ओखरको स्वादले बिर्सेको छु धान कोदोको बालाहरूले उतै हानिँदैछु एउटा विश्वास र निष्ठाले तानिँदै तानिँदै म त्यही सहर फर्केको छु छाती फुलेको छ आँखा ओभानो पनि आतुर छु अङ्गालिन अनि मिठो चुम्बन म त्यही सहर फर्केको छु तिमीलाई हाँसो लाग्छ मेरो सहरमा फेसबुक छैन मेरो सहरमा चिप्ले कार छैन मेरो सहरमा तिमी जस्ता चिप्ला कुरा छैनन् मलाई थाहा छ तिमीसित लामो सूची छ मलाई होच्चाउन मलाई गिराउन हेर मैले त भनेकै छैन मेरो सहरमा के के छ मैले गुगलमा राखेकै छैन मेरो सहरमा के के छ मलाई रिस छैन कसैसित आऊ स्वागत छ मेरो सहरमा सँगै मिलेर खोजौँ खेलौँ मेरो सहरमा के के छ तिमी आएनौ भने म पर्खने छैन तिमीलाई बाई बाई गर्ने हिम्मत छ मेरो सहरको भाग्य कोर्न म त्यही सहर फर्केको छु भोजपत्रमा खबर गर्दै म त्यही सहरमा शान्तिहरू जन्म जन्माउँदैछु म त्यही सहर फर्केको छु तपाईँको कविताहरू प्रकाशित छन् कि छैनन् प्रकाशित छैनन् एउटा मैले त्यो स्टाफ नर्स पढ्दाखेरि क्याम्पसले एउटा मुखपत्र निकालेको थियो कि त्यतिखेर प्रकाशित भएको कविता फुटकर रचना जोस त्यस्तो छ तपाईँ कवितामा अलि हेजिटेट गर्नुभएको जस्तो मानेको थिएँ मैले पस्नुभन्दा अगाडि स्टुडियोमा यहाँ त बेजोड कविता सुनाउनु थाल्नुभयो तपाईँले यहाँ शरीरका रौँहरू ठाडा हुन थाले अब मलाई मेरो प्रकाशित चाहिँ र मैले कतै गएर भनेको पनि छैन अनि मलाई लाज र डर दुइटै लागेको थियो लागिरहेछ अहिले मैले नर्सका कविताहरू सुन्दैछौँ भने अत्युक्ति नहोला आज हुन्छ म नर्स हो मलाई एकदम गौरव छ म बेहोस गर्ने नर्स थिएँ भन्नुभयो तपाईँले अघि नै सुरुको कविता पढ्नुभन्दा अगाडि मैले कुरा गर्दै जाँदाखेरि कहिलेकाहीँ मान्छेहरूलाई बेहोस गर्दाखेरि कविता फुर्थे त्यतिखेर फुर्थे तर फुरेका कविताहरू चाहिँ त्यो ऊ छैन के मसँग सुरक्षित छैनन् मलाई हिजो एउटा डकुमेन्ट चाहियो मैले म पहिलोपटक दुई हजार छप्पन्न सन्ताउन्न सालमा महिनावारी विषयमा अनुसन्धान गर्ने मान्छे त्यति बेलाबाट मैले अनुसन्धानकै काम सुरु गरेको त्यो अनुसन्धान पनि मसँग छैन कि लाइब्रेरीमा महाराजगञ्ज नर्सिङ क्याम्पसमा सुत्दाखेरि पनि त्यहाँ भेट्टाइएन यति ल्याङफ्याङ जिन्दगी किन बाँच्नुहुन्छ व्यवस्थापन यस्तो छ अब म मैले चाहिँ यति धेरै त्यो गरिबीको सङ्घर्षबाट आउने हुँदाखेरि चाहिँ लामो समय चाहिँ स्ट्रगल गर्न पऱ्यो सङ्घर्ष गर्न पऱ्यो त्यसले गर्दा म एकै ठाउँमा बसिनँ तर अहिले चाहिँ जब म बहिनीसँग बस्न थालेँ त्यसपछि चाहिँ छ अब मेरो घर बनेकै चितवनमै गएर हेर्नुभयो भने मेरो घर बनेकै कति भएको छ र म त एकदमै पानी चुइने घरमै बसेको थिएँ जम्मा पन्ध्र सोह्र वर्षको इतिहास छ भनेपछि त्यो व्यवस्थित हुनै समय लाग्यो कि हामीलाई किनभने मेरो परिवारको जुन आर्थिक अवस्था थियो शैक्षिक अवस्था थियो त्यहाँबाट सङ्घर्ष गर्दै गर्दै आउँदाखेरि नै समय लागेको खासमा म अव्यवस्थित हुन खोजेको होइन होइन त्यो परिस्थिति हो त मैले जाने व्यवस्थित हुनुहुन्छ त्यसै यसरी बुझौँ <laughs> आज भोलि चाहिँ अलि लेखिहाल्यो भनेदेखि कि मोबाइलमा सेभ गर्छु व्यक्ति व्यवस्थित अव्यवस्थित हुनु फेरि अलि ल्याकत पनि होइन र हामी परिस्थितिलाई मात्रै दोष दिइरहने होइन त्यसमा मैले दोष दिएको भनेको होइन मान्छे कतिपय कुरा प्रतिबद्धताको कुरा छन् होइन इच्छा शक्तिका कुरा छन् त्यसले पनि भर पार्छ र कहिले कहिले अब धेरै व्यस्त भएर पनि हुनसक्छ अब त्यो मैले मैले आफू व्यस्त छु भन्न खोजेँ होइन म राधाजीलाई अर्को कवितातिर मोड्छु राधा पौडेल मैले नामले उहाँलाई चिन्थेँ त्यसो त एकपटक दुईपटक एकचोटि मैले उहाँले मदन पुरस्कार लिनुभएको तिन चार दिनमै एउटा सानो अन्तर्वार्ता लिएको पनि थिएँ रेडियो कार्यक्रमको लागि तर त्यसपछि भेटघाट हुन सकेको थिएन केही दिन अगाडि यहाँ आउनुभएको थियो उज्यालोमा र अर्को साथीसँग केही कार्यक्रममा कुरा गर्न आउनुभएको रहेछ गइसकेपछि मैले उहाँ को हुनुहुन्थ्यो भनेको राधा पौडेल हुनुहुन्थ्यो भनेपछि ओखो मलाई किन चिनाउनु भएन त राधाजीलाई त भेट्न मन थियो भनेको थिएँ आज म पहिलोपटक राम्रोसँग बसेर रा, तपाईँको तपाईँहरू म दोहोरो कुरा गर्दैछौँ बडा रमाइलो लागिरहेको छ एकदमै इन्ट्रेस्ट लागेको व्यक्ति मलाई तपाईँ किनभने त्यो खलङ्गमा हामीलाई निकै नै चर्चा पाएको पुस्तक पनि थियो र त्यो पुस्तक पछि एउटा नर्सको पुस्तकले पायो भन्ने विषयमा पनि निकै चर्चा भइसकेपछि मलाई तपाईँसँग भेट मेटिएरै अझ धेरै कुरा गर्न मन थियो त्यसैले म कुरालाई बढी लम्बाइरहेको छु कि जस्तो लागेर कविता कम गरेँ कि भन्ने पिर पनि छ अर्को कविता सुनाउनुहोस् त तिमी शीर्षक चाहिँ तिमीले के गर्यौ कसलाई सोधु म भन्ने छ तिमीले के गर्यौ कसलाई सोधु म ताराहरू देख्दैनन् मलाई जुन हाँस्छ जिस्काउँछ अनि लुक्छ कतै बारम्बार म कुरिरहन्छु जुन गरिरहन्छ त्यसै त्यसै लाग्छ जुन पनि मिलेको छ कतै एक चुस्की बाङ्गे पानीमा फसेको छौ तै तिमी साक्षी खोजेर चुनौती दिइरहेछौ तिमी शक्ति प्रदर्शनमा झुमिरहेछौ तिमीले के भन्यौ कसलाई साछु साक्षी राखु म रत्तिभर नजुक्ने सूर्य मसँगै थियो तर ओठहरू नखुलेरै जितेको छ लाग्छ ऊ तिमीलाई मतदान गरिरहेछ हावा नदी जुन घाम सँगसँगै हुँदा पनि म एक्लै परेको छु साक्षी बक्नीहरू नभेटेरै अन्याय खेपिरहेछु लाग्छ ढलमा कुहिएर मर्नुभन्दा हावा पानी जुन घाम सबलाई बहिष्कार गरौँ अभिवेकी नेता निकम्बा सरकार मलाई पल पल बलात्कार गरिरहन्छ भन्छ क्षतिपूर्ति मैले भर्नुपर्नेछ आउनुहोस् सबै एकै स्वरमा मोर्चा बनाऊ यो पारालाई सरकारसँग हिस्सा खोजौँ यौन हिंसा अन्त्य गर विभेदकारी कानून चाहिँदैन हिंसा गर्न कसैलाई छुट छैन तपाईँको कविता सुनौ कि कुरा सुनौ मलाई गाह्रो हुन थाल्यो अब कविता धेरै राम्रा छन् कुरा गर्नु पनि धेरै मन छ मलाई मलाई सोध्न मन लाग्यो घरमा को को हुनुहुन्छ तपाईँको मेरो घरमा अहिले म काठमाडौँ बस्छु छु काठमाडौँ बस्दाखेरि मेरो ठुलो परिवार छ भाइ बहिनी छोरा छोरी हामी सातजना छौँ तपाईँतिर चाहिँ मतिर सबै मसँगै बस्छन् तिनीहरू सबै तपाईँसँगै बस्नुहुन्छ मैले सोध्न खोजेको अझै छर्लङ्गाएर सोध्नु पऱ्यो बिहा गर्नुभयो गरेको छैन गर्नुभएको छैन अहिलेसम्म गर्ने सोच पनि राख्नु भएन यसमा कुरै नगरौँ होला नि एकैचोटि कतै बियोका कहानीहरू त छैनन् कवितामा आएका छन् छैन छैन केही छैन त्यस्तो तर तपाईँ यो कुरा गर्न चाहनुहुन्न नर्सिङ चाहिँ चाहनुहुन्छ रमाइलो हुन्छ नर्सिङ मैले गरेको सामाजिक काम उसो भए म साहित्यकै कुरा सोध्छु नि त नर्स राधा पौडेल मदन पुरस्कार पाउनुभएको छ उपन्यासमा त्यो सारा जगजाहेर छ कविता लेख्नु हुँदो रहेछ आजदेखि जगजाहेर भयो योभन्दा अघि थोरै ठाउँहरूमा मात्रै सुनाएको छु भन्नुहुन्थ्यो यहाँ भित्र छिर्नुभन्दा अगाडि त्यो बाहेक अरू कुन कुन विधामा कलम चल्छन् विधा मलाई म खास लेख्ने मान्छे मलाई सन्तोषको लागि लेख्ने हो होइन के केमा लेखेँ मलाई आफूलाई तपाईँले लेख्नुभएकोलाई के के विधा भने आख्यान भन्छन् होइन कसैले उपन्यास अब कविता हुन्छ कहिले कहिले गीत पनि लेख्छु क्या म होइन <laughs> अब कुनै कुनै गजल पनि हुन्छ तर मलाई कुन कुन चाहिँ नियमभित्र पर्ने गजल पनि मलाई थाहा छैन होइन छैन छैन अनि म यस्तो यो निबन्ध पनि लेख्छु होइन अब कथाहरू जस्तो गरेर पनि लेख्छु अब खास अब यही भनेर लेख्ने भन्दा नि मलाई त्यो मसँग कति समय छ म कहाँ छु मलाई त्यो चाहिँ एकदमै छटपट हुन्छ कि हिँड्दै लाग्दैन पढ्नु भएको अलिक अझ राम्रो प्रगति हुन्थ्यो कि यो सेक्टरमा पढ्न पाएको भए खै खै अब पढ्नेहरूले नि नगरे हुन्छ नि तर एउटा होनहार नर्स गुमाउँथ्यो है नेपाली समुदायले <laughs> त्यसैले तपाईँले नर्सिङै पढ्नु भएको ठिक छ अर्को एउटा कवितामा लगेँ मैले मेरो यो कविता चाहिँ मेरो माया र मेरो गौरव भन्ने शीर्षकमा छ होइन अलिकति लामो छ के अरे पढ्छ है त तिमीलाई जब देखेँ बेसरी चिच्चाएँ उफ्रे खै भन्नै सक्दिनँ के वर्षौँदेखिको मेरो जपना मेरो प्रेम मेरो संसार मेरो सहारा तिमीलाई भेट्न यी आतुर पाइलाहरू थरथराउँदै फाल हाल्दै धारे ढुङ्गे जङ्गले बाटोमा काउकुती लागिरह्यो के के सम्झिरहेँ मौन कुदिरहेँ रोकेनन् बाघ भालुले पनि चक्कमन्न अध्यारी रातमा छप्ल्याङ छुप्लुङ गर्दै त्रिलोक र खत्याडसँग भाग्दै दगुरी रहे तिम्रो प्रेममा पागल बनेर सास फुलेर आयो शरीर तातियो जति जति तिमी नजिकियौ सशङ्कित भए म को हो के हुँदैछ ममा विडम्बना जब म तिमी नजिकै आएँ तिमी देखिएनौ मात्रै स्पर्श गरे चिसो तर मिठो सौम्य तर माया माया फ्लाइङ किस न्यानो अङ्गालो I love you I really love you miss you so much म अनियन्त्रित भएँ आँखा रसाए अन्यासमै म थुचुक्क बसेँ आलु सिमी र भात तिमीसँगै खाएँ तिम्रो सामी पेले होला पुरै खाएँ उल्टै नफेरे तिम्रै अङ्गालोमा रात बिताएँ गफिएँ माया गरेँ सारा बिर्सिएँ रात नसकियोस् लाग्दै गर्दा एक हुल ठिटाहरूले बिथोले झोक्किँदै उठे तैपनि मिठो नै लाग्यो हुल्का हुल मान्छेहरूका अघि तिमी सभ्य भइदियौ तर माया गरिरह्यौ सरर बाप बनेर मोहे खायौ हरायौ आकाशमा जगतै लाटियो मेरा के कुरा रिसले भुतुक्केर माझो हाल्दै सूर्य घाम बनेर निस्किए सायद छायानाथसँग फुस्स भएछन् क्यार च्याउँदै थिएँ तर पत्तै पाइन जब उनी आए तिमी त झन रोमाञ्चित पो भनिदियौ आकाश र धरती जोडिदियौ जात क्षेत्र वर्ग सबै मेटाइदियौ तल्पलायौ सल्बलायौ तिम्रो क्यानभासमा मैले तिमी पाएँ कविता वाचन गरे नाटक मञ्चन गरे डिजे डिस्को सबै गरे तिमीलाई स्पर्श गर्दै लाउडा महादेव गए आरुबोट र महेन्द्र चौतारा आहा कति रमाइलो कस्तो खुसी सँगालेर राख्न पाए सधैँ सधैँ हुन सके तिमी भित्रै गडेर घन्टौँ बसे नीति कुल्चेर बसे केवल तिम्रो स्पर्शका लागि तिम्रो श्वास मैले फेरे तिमीसँगै सुतिरहे तिमी रूप फेरिरह्यौ लुकी लुकी चुमिरह्यौ मैले पनि झुक्काएर आँखा झिम्काइदिएँ तिमी भित्रै हराएर सुरु पाइदिए तिमीलाई छोड्नै छोड्ने पाउँदै थिच्यो खै केले थिच्यो धकेल्यो पेल्यो समयले लतार्यो मेरो भविष्य मेरो प्रेम मेरो गौरव भक्कानो छुटाउँदै पुनः म हराएँ तर प्रतिज्ञा बिर्सेको छैन फेरि फेरि वर्षौँ लगाएर पनि म तिमीलाई भेट्न आउनेछु तिम्रो हरेक स्पर्शको मूल्य तिर्न तिमी यसरी नै हाँसिरहे तिमी यसरी नै बाँचिरहे तिमी रहेनौ मात्र महेन्द्र कि अप्सरा तिमी होइनौ मेरै मात्र अप्सरा तिमी सबै सबै कि अप्सरा प्यारी प्यारी अप्सरा रारा मैले भन्नै पर्छ कन्फ्युज गर्नै पर्छ तपाईँलाई भेट्नुभन्दा अगाडि साहित्यकार कम हुनुहुन्छ होला नर्स धेरै हुनुहुन्छ होला जस्तो लाग्थ्यो अब म दुविधामा छु साहित्यकार धेरै हुनुहुन्छ नर्स कम हुनुहुन्छ कि जस्तो लाग्न थाल्यो <laughs> यति मिठा कविताहरू कसरी फुर्छन् यो कविता म रारा जाने दोस्रो पटक रारा जाने बेलामा हो होइन त्यो राईलाई छोड्नै मन नलाग्ने के अब अहिले तेस्रो पटक है अस्ति पुगेर पनि त्यो अलिक सन्चो भएन र म गइनँ फेरि जान्छु दसैँमा होइन अनि यति सम्झिँदाखेरि पनि मलाई यति गौरव लाग्छ यति माया लाग्छ होइन हरेक पटक जाँदाखेरि हरेक केही न केही निस्किन्छ के त्यहाँ म लेख्छु भनेर होइन कि त्यो कस्तो त्यो त्यो वातावरणले त्यस्तो बनाइदिन्छ मलाई अनि यो चाहिँ रारामा बसेर लेखेको मैले दोस्रो पटक जाने बेलामा दुई हजार चौध सालको अक्टोबरमा गएको थिएँ त्यतिखेर कविता हो अचेल मान्छेहरू अलिक तगडा मान्छेलाई बोल्ड भन्ने विशेषण लगाउँछन् अङ्ग्रेजी अनर्थ लाग्दैन भने तपाईँलाई म बोल्ड कवि बोल्ड नर्स बोल्ड उम्यान भन्छु अब हामी लगभग कुरा गर्दा गर्दै आधा समय बितेको त पत्तै भएन उज्यालोमा यो एकल कविता वाचन कार्यक्रम तपाईँ सुनिरहनु भएको छ काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनहरूबाट सुन्दै हुनुहुन्छ र हामी कवि राधा पौडेलका कविताहरू सुनिरहेका छौँ दुई हजार सत्तरी सालमा खलङ्गामा हमला आख्यानका लागि उहाँले मदन पुरस्कार पाउनुभएको हो आज उहाँका हामी कविता सुन्दैछौँ यो कविता सुन्ने क्रम र उहाँसँगको कुराकानीको क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ आजको एकल कविता वाचनमा मसँग कवि राधा पौडेल हुनुहुन्छ उहाँको जन्म चितवन भरतपुरमा भयो उहाँको घरै त्यहीँ हो बाल्यकाल त्यहीँ बित्यो मैले भनिरहनु पर्दैन उहाँ पछि नर्स बन्नुभयो र नर्स बनिसकेपछि उहाँले जुम्ला लगायत मध्य तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा काम गरिरहनु भएको छ र विशेष गरी क्लिनिकल नर्स धेरै पहिला गर्नुभयो पछि छोड्नुभयो र अहिले पब्लिक नर्सको रूपमा कार्यरत हुनुहुन्छ मैले नर्सिङको शब्दलाई अदल बदल प्रयोग गरेको भए क्षमा चाहन्छु राधाजी होइन म जनस्वास्थ्य विषयको नर्स नै हो मेरो बिएन गर्दाखेरि विशेषज्ञ अथवा स्पेसलाइजेसन पनि त्यसमै हो र पछि अरू विषयहरू जुन मास्टर गरेँ अथवा अहिले जुन पढ्दैछु त्यो सबै कुरा चाहिँ पब्लिक हेल्थसँग रिलेटेड छ र मेरो प्र्याक्टिस पनि त्यही हो म अहिले पब्लिक हेल्थले के के गर्छ पब्लिक हेल्थका नर्सले के के गर्छन् पब्लिक हेल्थको नर्सको एकदमै ठुलो क्षेत्र छ अब यसमा चाहिँ रोकथाम गर्ने होइन प्रवर्धन गर्ने कुराहरू पर्छ यसमा अब अहिले जति पनि रोगहरू निस्केको छ तपाईँको बच्चा बुढा केटाकेटी प्रिभेन्सन एन्ड प्रमोसन प्रमोसन र त्यसमा अनि विशेष गरिकन एकदम प्रिभेन्सनलाई बढी जोड दिने कामहरू चाहिँ यसले गर्छ र मेरो काम चाहिँ मेरो तपाईँको यसरी यसरी गराइ कति वर्ष भयो त टु थाउजन्ड अन्ठाउन्न सालबाट मैले चाहिँ म जनस्वास्थ्यपट्टि चाहिँ त्योभन्दा अगाडि चाहिँ त्योभन्दा अगाडि त म अलिकति अस्पतालमा क्लिनिकल नै गर्नु अस्पतालमा बेहोस गर्ने नर्स मोर चाहिँ बेहोसै एनेस्थेसिया कति मान्छे बेहोस पारियो होला सबै गरेर छ हजार जति गरेँ होला मैले फुल बिहोस पारेको मान्छे फर्किन्छ कि फर्किँदैन दुविधा भइरहँदा कहिले काहीँ आफ्नै जिउ सिरिङ्ग हुँदैन म बिरामी भएँ भने मलाई नि यसै गर्छन् होला भनेर त्यस्तो भन्दा पनि म बिरामी भएँ भनेर यस्तो भन्दा पनि के हुन्छ भने त्यसको त्यो कम्तीमा नै तिन मिनटभित्र सास फेर्न सकाइएन भनेदेखि त्यो जुन दिमागको जुन गिदीको तन्तु चाहिँ मर्छ होइन अक्सिजन नपाएर त्यसपछि कामै छैन मान्छे मर्ने हो होइन अनि त्यतिखेर जुन अब त्यतिखेर त मैले हातले गरेको मेसिनहरू केही पनि थिएन मेरो जे इन्द्रिय थियो त्यो इन्द्रियलेको भरमा गर्ने मेरो विवेकको भरमा गर्ने हो एकदमै परम्परावादी साधन स्रोतहरू थिए अनि कहिले कहिले सास नफेर्दाखेरि चाहिँ आफ्नै मुटु भट्याक भट्याक गरेको के एकदमै त्यो खलखल पसिना भएको क्षणहरू चाहिँ छ तर त्यो मान्छेलाई होस आएपछि फेरि त्यो जतिको जित केही लाग्दैन जित एकदमै एकदमै अब एकदमै सिनियर फर्स्ट क्लासको सजन भनेर मान्छे थर्र थिएँ होइन म त सब मान्छे हेर्दाखेरि पनि फुच्ची उमेर पनि फुच्छु अनुभव पनि फुच्छु हेर्दा त अझै फुच्ची हुनुहुन्छ भनेर मैले भनिदिएँ बिग्रिँदैन <laughs> हुन्छ अनि त्यस्तो हुँदाखेरि पनि मलाई चाहिँ त्यो पटक्कै नआउने कि आफ्नो एकदम आँट अनुसार यो कुरा भएन यसको ब्लड टेस्ट गरेको छैन म चाहिँ गर्न सक्दिनँ यसको गर्दाखेरि यो समस्या आउन सक्छ जे नै हुनसक्छ तिमीले बिरामीलाई भनेको छ यस्तो खालको भन्न सक्ने तागत मसँग के सबैले चाहिँ मेरो मुखमा हेर्न पनि अहिले उसमा हुनुहुन्थ्यो एकदमै पावर कि मेरो त एकदमै संवेदनशील थिएँ म मेरो त हरेक मान्छेको सास मेरो हातमा थियो नि त अनि त्यसले गर्दा चाहिँ मलाई शक्ति इन्सपिरेसन पनि जिम्मेवारी पनि बोध भयो हजुर मैले कुरालाई गर्न अनि लोभ गर्दै गर्दै गर्दै फेरि कवितातिर तपाईँलाई लैजानै पर्छ ल्यापटपमा पल्टाइरहनु भएको छ कुन कविता सुनाउनुहुन्छ अब अब अहिलेसँगैको अलि मिल्ने तर अर्को अर्को वर्ष लेखेको एउटा कविता फेरि आएँ भन्ने त्यो रारामै अर्को पटक जाँदा लेखेको गीत कविता राराले कतिवटा कविता जन्माए थुप्रै जन्माएछ तर यहाँ दुई तिनवटा होला फेरि आएँ फर्की फर्की आएँ तिमीलाई नै सम्झिएर आएँ सपनाले सताएर आएँ बच्चाहरू सम्झिएर आएँ फेरि आएँ फर्की फर्की आएँ पहाडहरूमा लड्दै लड्दै आएँ जङ्गलहरूमा हराउँदै आएँ मरुभूमिमा बस्दै भाँसिँदै आएँ फेरि आएँ फर्की फर्की आएँ गैडाहरूसँग मित लगाएर आए गदाहरूको साथ लाएर आए घोडाहरू चढ्दै चढ्दै आए फेरि आए फर्की फर्की आए तिम्रै अङ्गालोमा आए तिम्रै स्पर्शमा रुझेर माए तिम्रै प्रेमा लयमा आए फेरि आए फर्की फर्की आए त्यस्तो लोभ भयो राणाले प्रेम भएछ नि प्रेम बिहा नगर्नुको कारण अब खोल्दैछ तपाईँले नभन्नु <laughs> राधा पौडेल हुनुहुन्छ हामीसँग र हामी उहाँका कविता सुन्दैछौँ मैले यो चरणमा कुरा गरिनँ अर्को कवितातिर लगिहालेँ धेरै कविता सुन्नलाई लोभ गरेको यो चाहिँ भनिहालौँ फेरि राराकै कविता हो यो अलिक फरक छ मलाई गाउन चाहिँ त्यति राम्रो भाका चाहिँ मेरो राम्रो छैन तै पनि कोसिस गर्छु टल टल टल टल छल छल छल छल स्वस्तिका भनौँ कि निलेमा भनौँ तिमीलाई म के भनौँ तिमीलाई के भनौँ इन्द्रेणीको सातै रङ्ग थोरै भए झैँ लाग्छ रङ्गहरू गन्नै खोज्दा भुलबुलाइमा परेझै हुन्छ तिमीलाई म के भनौँ तिमीलाई के भनौँ आकाशको रूप पनि तिमी नै हो झैँ लाग्छ हिमाल पहाड तराई तिमीसँगै छ तिमीलाई म के भनौँ तिमीलाई के भनौँ सपनामा आए झैँ लाग्छ स्मृतिमा सँगै जस्तो समृद्धि पाए झैँ प्रसिद्धि भए जस्तो तिमीलाई म के भनौँ तिमीलाई के भनौँ चिम चिम चिम चिम सूर्यका किरणसँगै चञ्चल चञ्चल सौम्य कतै कतै तिमीलाई म के भनौँ तिमीलाई के भनौँ मुटु भने भनौँ कि प्राण भनौँ अप्सरा भनौँ कि रारा भनौँ तिमीलाई म के भनौँ रारा सम्बन्धी टोटलमा कविता चाहिँ कतिवटा पुग्यो होला नि त तपाईँको त्यस्तो गनेको छैन कति त हराएछन् तपाईँलाई आइज भनेपछि बिहान खोज्दाखेरि भेटिएन होइन छन् होला नि अलिअलि सङ्ग्रह निकालदेखि बिग्रेला त हुन्थ्यो नि बिग्रिँदैन नि कालामलाई नि तपाईँहरू हुनुहुन्छ सोच राख्नु भएको छ तपाईँहरूलाई भनेको छु त्यस्तो योजनै बनाइसकेको छैन गऱ्यो भने छन् होला नर्सिङ गर्दै गर्दै गाउँ गाउँ ठाउँ ठाउँ हिँड्ने थकाइ लाग्दो समय त गाह्रै हुन्छ होला देख्नको लागि कुन बेला निकाल्नुहुन्छ त्यस्तो भन्ने नै हुँदैन मेरो कस्तो हुन्छ भने अब कहिले कहिले चाहिँ लेख्नलाई दिमागमा आइरहन्छ अनि बिलाएर जान्छ किनभने लेख्न पाइन्न अब कति बेला त सासै फुस्किन्छ जस्तो हुन्छ नि त एकदम मुटु ढ्याक ढ्याक ढ्याक गरे हुन्छ झोला बोकेर हुन्छ पानी पनि पुगेर आउन त्यस्तो हुन्छ अब धेरै बेला चाहिँ अनुकूल मिल्दैन पाहाडतिर हिँड्दा मोबाइलले काम गर्दैन मोबाइल अफ भएको हुन्छ तर कस्तो छु भने म चाहिँ जहाज उडिरहेको हुन्छु नि उड्दा उड्दै मलाई त्यो हिमालहरू देखेर केही फिल भएपछि म त्यहीँ कम मोबाइलमा मोबाइल खोलेर अलिअलि नोट गरिहाल्छु कि अनि फुर्सद पाएपछि साफी गर्ने त्यस्तो गर्ने गर्छु अनि भनेपछि यतिखेरै यस्तै भन्ने हुँदैन मलाई अनि कहिले कहिले चाहिँ कुनै कुनै कुराले चाहिँ यस्तो दुख्छ हेर्नु यस्तो खानै मन नलाग्ने सुत्नै नसक्ने त्यस्तो खालको यस्तो छ कहाँ दुख्छ कहाँ दुख्छ के अनि त्यो लेखिसकेपछि चाहिँ मलाई आनन्द हुन्छ अनि अब मैले लेखेँ अब जेसुकी छाप्पे छापे सुनाइन कुनै दिन त होला नि भने जस्तो हुन्छ के अब लेखिसके छापे छापे जेसुकै गरोस् भनेर कुनै पब्लिसरहरूलाई बुझाइसकेको पुस्तक छ कि छैन नि तपाईँको <laughs> फलङ्गामा हामीलाई पछि त कुनै किताब पढे जस्तो लाग्दैन आए जस्तो इमान्दारीपूर्वक पर्दा चाहिँ छ ए बेइमानी गरेर भन्यो भने चाहिँ छैन <laughs> कति साह्रो कसी लगाएको के आउँछ त अब तपाईँको विधा कविता सङ्ग्रह त होइन होला <laughs> नत्र भए त आउँदैछ भनिदिइहाल्नुहुन्थ्यो अघि किताब आउँछ उपन्यास आउला के आउँछ चाहिँ कुर्नु पर्यो ए उपन्यास आउला हजुर छिट्टै पाइन्छ पढ्न आशा गर्न सकिन्छ मैले त बुझाएको छु होइन दुईटा बुझाएको छु लेसी मैले मेरो ड्युटी सकेँ बाँकी पब्लिसरको ड्युटी अब अब <laughs> थाहा छैन मलाई थाहा छैन कविता मान्छेले लेखिसकेपछि सुनाउन पायो भने साह्रै खुसी हुन्छन् कविहरू कसलाई सुनाऊ भनेर हिँडेका हुन्छन् तपाईँले त धेरैलाई सुनाउनै पाउनु भएको रहेछ पहिलो कोही सुटुक्क भन्ने यसो नजिकका आफन्त नातेदार साथी कोही एकदम मनमित त होला नि कविता सुनाउने छैनन् छैन कसैलाई सुनाउनु फुर्सद पनि हुँदैन होइन एकदमै रियरली कहिले कहिले अब यो मान्छेलाई चाहिँ साहित्य मनपर्छ भन्ने पहिला कुरा मान्छेलाई साहित्य मन पर्दैन होइन दोस्रो कुरा फेरि कविता मन पर्दैन कि साहित्य पनि अरू चिज मन पराउँछ हल्ला सल्ला त्यो के अरे त्यहाँ एकदम के भन्छ इमेजिनेसन धेरै भएको कुराहरू चाहिँ मन पराउँछ अब म फेरि यथार्थवादी मान्छे होइन समाजको चित्रण गर्न खोज्ने मान्छे अथवा समाजले बिर्सेका कुराहरू उठान गर्ने मान्छे मेरो कुरा मै मान्छे धेरै मान्छेलाई मन पर्दैन आजको कार्यक्रम बजिसकेपछि <laughs> धेरै मान्छेलाई मन पर्यो भने त तपाईँ सफल कवि भनेर आफूलाई बल्ल मान्नुहुन्छ होला नि त <laughs> सुनाउने <laughs> सुनाएकै छैन आज त कसौटी पनि हुने भयो यो कार्यक्रम म त्यसका त्यस अर्थमा पनि खुसी छु र साँच्चैकै हामीले गर्व गर्नुपर्छ एकल कविता वाचनको लगभग तीन वर्ष पुरा भइसक्दा मदन पुरस्कार प्राप्त व्यक्ति पहिलोपटक हाम्रो कविका रूपमा आउनुभएको छ तपाईँले हाम्रो कार्यक्रमलाई धन्य पारिदिनु भएको छ धन्यवाद राधाजी र अर्को कविता सुन्छु म फेरि राधा पौडेल कविताको शीर्षक चाहिँ म सक्दिनँ छ स्कुलबाट फर्कँदै गर्दा सरुवा गाडी र मन्दिरको एकान्तमा म बलात्कृत भएँ ट्युसन पढ्ने बाहनामा बलर बलात्कृत छिमेकी दाई काका र बाउ भन्नेहरूबाट म पटक पटक मेरै घरको पूजा र भण्डार कोठामा महिनावारी बार्ने बाहनामा लुक्न बसेको घर र गोठमा म गाउँका भद्रहरूबाट लुटिए मिठा मिठा सपनाहरूको साथमा ठुला ठुला होटेलहरूमा हुस्कीको चुस्कीका साथ म बलात्कृत भएँ विवाहको औपचारिकता सकियो कहिले पतिव्रताको नाममा कहिले सुशीलाका नाममा मुर्दो सरी म बलात्कृत भइरहे आत्मनिर्भर बन्ने रहरमा कार्य कार्यालय छिर्दा सिप सिकाउने र बडुवाको साथमा म बलात्कृत भइरहे मनको भारी बिसाउने निर्णय गरेर दुनियाँको लक्ष्मण रेखा पार गर्दै कानून विद्कोमा गएँ प्रत्युत्तरमा म बलात्कृत भएँ बलात्कारको चितकारबाट आत्महत्यालाई पन्छाएर अधिकार र न्यायको भिख माग्दै म पुलिसकोमा गएँ तुरन्त सहयोगको नाममा बलात्कृत अन्यायसँग जुन्नलाई म आवाजविहीनका आवाज बोल्नेहरूकोमा गएँ मेरो कथा सुनाइएन मेरा व्यथा छापिएन रेकर्डरमा कैद गरिएको म पुनः पुनः बलात्कृत भइरहेँ म दिदी बहिनी रहन सकिनँ आदर्श श्रीमती पनि म आमा र हजुरआमा बन्न सकिनँ मैले जन्माएका छोराहरू रूप फरक स्वरूप फरक फरक गर्दै मैले स्याहार स्याहारेका पासुलाहरू मलाई बलात्कार गरिरहे म सम्झिन सक्दिनँ म सम्झिन सक्दिनँ म कतिपटक कहाँ कहाँ बलात्कृत भए एकल कविता वाचनमा राधा पौडेलको यो कविता कुन शीर्षक थियो यसको म सक्दिनँ म सक्दिनँ शीर्षक थियो हामीसँग अझै एउटा दुईवटासम्म कविता सुन्ने समय बाँकी नै छ रमाइलो पनि भइरहेको छ मैले कुराकानीलाई अझै एकछिन थाती राखेर कवितातिर लगेँ तपाईँलाई कुन सुनाउनुहुन्छ अब यो कविता मेरो परिचय भन्ने छ यो भियतनाम जाने बेलामा मेरो साँच्ची नै परिचय हराएर मैले उतिखेर लेखेको मेरो परिचय मेरो परिचय हाँसो र ठट्टाको तालमा साथीहरू कमेन्ट गर्छन् म हरेक पलमा अस्तित्व खोज्छु रे हत्केलाको कापबाट झरेको चना जुठेल्लामा टुसाए बसन्तको लाली गुराँस फुर्केसरी म गौरवले छचल्किएको थिएँ मानौ समिन्द्रको पानी ठाउँ नपाएर छाल बनेको हुन् औँला भाँच्दै गुनिरहे सगरमाथा लुम्बिनी जुम्ला आदि आदि कुन भनौँ कुनको गुण के सम्झिनको हतारो नयाँ साथीले हात पसार्दै सोध्यो कहाँबाट उत्तौ लिएर मैले प्रतिप्रश्न गरेँ एभरेस्ट सुनेका छौ सुनेको छु म प्रफुल्ल हुँदै उसको बोली छुट्न नपाउँदै सोधेँ कहाँ पर्छ भारतमा म पोखिएँ फुटेँ राजमार्गमा मित लगाएका बसको सिसा चाहिँ दाँतबाट पसिना छुट्यो जान्ने टोपलिएकोमा पछुतो पनि सम्हालिएको पारामा सुनाए वृत्तचित्त देखाए गुगल अर्थमा पगौडै पगौडाको देश सयौं कडा नब्बे बौद्ध मार्गीहरूको देश पुनः प्रश्न गरियो मेरो घमण्डले नेटो काटेर पक्कै बोले तिमी बौद्ध मार्गीहरूको देश तिमीलाई थाहा छ बुद्ध कहाँ कहाँ हुन् आकाशका ताराहरू गन्दै उत्तर आयो फेरि उही मानौ ऊ त्यही देशको नागरिक होस् सदा सहायताको सीमा नागेर केही गरिहाल्न हामी नेपालीको गीतले रोक्यो मेरो परिचयले मलाई सुकसुकाएर भनिरह्यो बुधबार जन्मेकी दिदी बुधिनी मङ्गलबार जन्मेका तल्ला घरे सान्दाई मङ्गले स्मृति प्रकृति सम्झना विनिता आदि आदि सबैको त परिचय तर मेरो परिचयको रक्षार्थ सगरमाथाको फोटो निधारमा टाँसेर लुम्बिनीको स्तम्भ काखीमा राखी जुम्लाको धान पसारमा देखाउँदै म हिँडिरहेको छु फगत मेरो परिचयका लागि सगरमाथा पग्लेको छ अरे लुम्बिनीमा खिचतानी कहिले कुन प्रदेश त कहिले कुन राज्य मेरो परिचय अझै नि उस्तै अन्धधन्ध मेरो परिचय अनसन बन्द हडतालले कहिले देलान् मेरो नाम भन्न नजान्नेलाई मेरो नाम कहिले सिकाइदेलान् अब फेरि पनि मेरो नाममा भित्र वा बाहिरबाट षड्यन्त्र भयो भने म सगरमाथाको अठोट लिएर बुद्धको सिद्धान्तमा यासा गुम्बा टिपे झैँ मेरो परिचय को एक एक मूल्य चुकाउन सकिन भने बडा गजब मलाई के भन्नु के भन्नु पारिदिनु भयो तपाईँले आजकल बडा भन्ने शब्द खुब चलाउँछु मैले बडा गजब मात्रै भने बडा मिठो कविता रमाइलो पनि लाग्यो मैले अघिदेखि त्यो मदन पुरस्कारलाई जोडिरह्यो नभन्नु होला तपाईँको उपलब्धि हो हामीले चिन्नलाई पनि सजिलो भयो त्यसपछि सायद त्यो थिएन भने नर्सहरू हजारौँ हुनुहुन्छ सबैलाई हामी चिन्दैनौँ पनि त्यसपछि त्योसँगै जोडिएको नर्सिङ पेसालाई खोजेँ र नर्सिङका बारेमा पनि धेरै प्रश्नहरू सोधेँ मैले तपाईँलाई तपाईँले मदन पुरस्कार पाइसकेपछि लेखकहरूसँग उठा बसी बढी हुन थाल्यो होला तपाईँ सुरुबाटै लेखककै ब्याकग्राउन्ड समातेर आउनुभएको मान्छे होइन नर्सिङ ब्याकग्राउन्डबाट आउनुभएको कस्तो भयो तपाईँलाई कतै अप्ठ्यारो सजिलो कस्तो खालको भयो यो मेन स्ट्रिम हुन्छ नि लेखकहरूको त्योभित्र प्रवेश गर्दाखेरि बताउन सक्नुहुन्छ <laughs> म पहिलो कुरो ठोकिनु त हुन्छ होला नि अरू मदन पुरस्कार पाएका लेखकहरू अरू लेखकहरू ओहो बधाई छ राधाजी भन्नुहुन्छ होला कहिले काहीँ सँगै चिया कफी चल्छ होला एकदमै कम चल्छ पहिला कुरो म धेरै गाउँ बस्छु काठमाडौँ थोरै बस्छु दोस्रो कुरा त्यहाँ पनि फेरि छुट्टै छुट्टै ग्रुपहरू समूहहरू हुँदो रहेछ म त कतै पनि छैन होइन राजनीतिमा मेरो त्यति धेरै पहुँच छैन राजनीति अलिअलि बुझ्छु बाहिरको राजनीति अनि त्यो पनि फेरि राजनीतिसँग घुसेको के के भएको होइन अनि मलाई खास कम बोलाइन्छन् विशेष गरिकन म जाने भनेको जुन ले आफ्नो किताबहरू विमोचन गर्दा मलाई एकदम नियमित रूपमा बोलाउँछ त्यतिखेर जान्छु त्यतिखेर भेट हुन्छ रमाइलो लाग्छ साथीहरूले फरक धारको साथीहरूले चिन्नुहुन्छ खुसी नै छु ए म प्रवेश गरेँ अब यो सेक्टरमा जस्तो अनुभूत आउँछ मनमा त्यस्तो पनि भन्दैन म त्यस्तो खास हुँदैन मलाई किनभने मैले उहाँहरू सबैलाई चिन्छु गर्व वा दिक्क लाग्छ भनेर सोध्यो भने के लाग्छ त खुसी लाग्छ खुसी लाग्छ अब मैले उहाँहरूलाई सबैलाई चिन्थेँ मतलब व्यक्तिगत रूपमा नचिने पनि अब अलिकति बाहिर आएका मिडियामा आएका पत्र पत्रिकामा आएका साथीहरूलाई किताबहरूलाई चिनिन्छ कसैको पढिन्छ पनि कतिलाई वर्षौँ लाग्छ तपाईँ जति लेभलमा साहित्यिक सेक्टरमा आउन तपाईँलाई छिट्टै आए जस्तो चाहिँ लाग्दैन म भाग्यमानी रहेछु जस्तो लाग्दैन त्यस्तो त्यस्तो मलाई म हुँदैन किनभने मैले लेख्ने काम त म पहिले एउटा लेख्थेँ मेरो पहुँच नभएका कारणले फेरि पहुँच नभएको एउटा परिवारको पृष्ठभूमिबाट आएको त्यसमाथि नर्स पढेको फेरि धेरै जसो समय गाउँमै बस्ने अनि आखिर यो यो संसार अथवा यो नेपाल यो काठमाडौँ त शक्तिवालाहरूको हो नि त यहाँ जसको शक्ति छ उसको मात्रै कुराकानी हुन्छ कि तपाईँको सबैभित्र सिन्डिकेट छ भन्छु कि मैले हामीले यातायातमा सिन्डिकेट छ भनेर गाली गर्छौँ सिन्डिकेट साइड सिन्डिकेट त जेमा पनि छ सबैमा छ अनि मैले कुराको क्रमलाई रोकेँ है राधाजी म फेरि कवितातिर लैजान्छु तपाईँको अब एउटा कविता छ अन्तिम कविता तपाईँले कुन सुनाउनुहुन्छ हामी लगभग दुई तिन मिनटको समय बाँकी छ मलाई सङ्घर्षजीले त्यही भनेर सङ्केत गर्नुभएको छ अब एउटा कविता वाचन गरेर हामी छुट्टिन्छौँ मैले यो चाहिँ भर्खरै लेखेको हो म दैलेख जाँदाखेरि यसको शीर्षक छ बलि मागिरहन्छ छोरीहरू छाउ गोठमा भगवानको घर चाहे जोसुकैको होस् मैले देख्छु आमा बा अनि देश सबैले पुजे पादुका मागे होलान् आशीर्वाद पुगे चालिस दशक अघि गरे देशमै मर्ने अटोट बुर्कुसी मार्दै गरेको त्यो साथी पाठो भन्न पाउन्न चढ्दिन बलिमा आलो रगतले पोतिएको आमुक भगवान बलि मागिरहन्छ छोरीहरू छाउ गोठमा सर्प या धुवा या चिसो या बलात्कार को खाली छैन तर काखरित्तै सृष्टि सपार्न सिर्जेको एक चिम्टी रगत अशुद्ध फोहोरी कसरी हुन्छ खै इन्द्र हुन् या देवता देउबा बुद्ध त्यही रगत हिलारी हुन् या मास्टरी एउटै प्रकृति ढुङ्गालाई सुन्ने आमालाई गोठ मान्छेको आकृति पशु रैछौ निसर्ने बडा गजब कविता भन्दै अब हामीले बिट मार्नुपर्छ राधाजी मलाई पुगेन मलाई पुगेन यो कार्यक्रमले म अर्को एउटा कार्यक्रमको लागि तपाईँलाई कुनै बेला फेरि दुःख दिन्छु तपाईँका अरू कविताहरू पनि सुन्नुपर्छ जाँदा जाँदै आजको कार्यक्रम सुनिसकेपछि खलङ्गामा हमला लेखक यतिका राम्रा कविताहरू कि अब त मैले खलङ्गामा हमलालाई छायामा पारे पनि हुन्छ कि जस्तो लागिसक्यो यति उन्नत कविताहरू सुनिसकेपछि यतिका कविताहरूको कवि राधा पौडेललाई कसैले सम्पर्क गर्नु पऱ्यो भने कसरी गर्नु मेरो चाहिँ nine eight four nine five nine six two nine eight अनि गएर फेसबुकमा खोज्नुभयो गुगलमा खोज्नुभयो भने मेरो इमेल एड्रेस र फोन नम्बर भेटिन्छ मलाई फोन गर्दा प्राय म कार्यक्रममा हुँदा फोन उठाउँदिनँ त्यही टेक्स्ट एकदमै अर्जेन्ट पऱ्यो भने टेक्स्ट गर्नु नभयो भने चाहिँ साँझ गर्नु साढे सात बजेपछि कुरा हुन पनि सक्छ फेसबुकमा ट्विटरमा तपाईँलाई तपाईँको नम्बरबाट खोज्यो भने भेटिन्छ नामबाट खोज्नु भयो भने सजिलै भेटिन्छ मेरो फेसबुक पेज पनि छ फेसबुक जर्नल एकाउन्ट पनि छ ट्विटर पनि छ ब्लग पनि छ पक्कै भेटिन्छ अब भेटिन्छ हस् हाम्रो कार्यक्रमसम्म आउनुभयो यति राम्रा कविताहरू सुनाइदिनु भयो आजको साँझ नै रमाइलो लाग्यो मलाई धेरै धेरै धन्यवाद तपाईँ खास म एकदम आभारी छु मैले पहिलोपटक सार्वजनिक रूपमा यसरी कविता भने तपाईँको कविता सधैँ इन्टरनेट भएको ठाउँमा सुन्दाखेरि चाहिँ लोभ लागिरहन्थ्यो मैले मेरो कविता पनि यसरी भन्न पाएँ भन्ने लाग्थ्यो भन्न पाएँ भन्ने दिनुभयो अवसर दिनुभयो यसको लागि आभार व्यक्त गर्छु र सबै श्रोताहरूलाई राम्रोसँग सुनिदिनुहोस् मलाई फिडब्याक दिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु धन्यवाद हवस् त कवि राधा पौडेलसँगै आजको एकल कविता वाचनबाट प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे पनि विदा चाहन्छौँ अर्को साता अर्का कविका साथ आउँछु तबसम्मका लागि नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण कविता वाचन